मखमली र सय पत्री गुरा दौली सारी मखमली र सय पत्री गुरा दौली सारी मलाई हुँदै गभरी आँसु जारी जारी आँसु जारी जारी चोलो पियारीलाई चोरा आमालाई धोती चोलो पियारीलाई चोरा भाइ बहिनी र सबलाई ल्याछु लुगा फाटो पुरा लुगा फाटो पुरा पनि चाहिने छैन साथ आधी रातै बिते पनि चाहिने छैन साथ देउसी भैलो खेली खेली बिताउने हो रात बिताउने हो रात नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व मूर्धन्य स्रष्टा महाकवि लक्ष्मी प्रसाद देवकोटाको एक सय औ जन्म जयन्तीको अवसरमा मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएम प्रस्तुत गर्दछ बृहत अन्तर्क्रियात्मक कार्यक्रम कार्तिक उन्नाइस गते शुक्रबार लक्ष्मी पूजाको दिन बिहान आठ बजेदेखि कालिका फ्याम पञ्चानब्बे दुईमा स्रष्टाको सम्मान गरौं साहित्यको सम्वर्धन गरौं अगाडि बिस्तारै हाँक्नुहोस् किनकि चाँडो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ जनहितको पक्षमा कालिका एफएम पञ्चानब्बे दुई